हिजोभन्दा झन आज आजभन्दा झन भोलि सानो तिमीलाई मैले मन पराउँदै गएँ शीतल गुरुङ र अनि टिकापुनको सुमधुर आवाजमा सजिएको लोकदोरी भाकालाई कार्यक्रम लोकझङ्कारको यो पहिलो बसाइमा राखिसकेका छौं कार्यक्रम लोकझङ्कारको बसाई सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP लगन गरेर कार्यक्रम लोकसंकारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौं भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र मलाई आज प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँकै लोकसङ्गीतको सहायत्री दिवस मगर कार्यक्रममा ढिला नगरिकन फेरि यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट पूर्णकला विशी तिलक ओली र शिव पोखरेलको सुमधुर आवाज रहेको लोकदोरी भाकामा राशिफलमा अब मलाई रुनु लेख्या छ अरे भने निकै नै मिठो लोकदोरी भाका अब क्रममा तपाईँको लागि छ अब मलाई रुनु पर्ने सायद मैले तिम्रो साथ पाउँदिन फलोस् फुल सानोको जिन्दगी अर्कैसँग गए पनि थोरै माया गरे लेखेको प्रतिवेद सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि थोरै अडपट यसै थोप्रो आशीर्वाद टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले नै बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 bike of the year award प्राप्त अपाची आरटीआर 160 160cc साथमा स्टार Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपे थपेको थपे थपेको थपे के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arab लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय संसार भयो आज पुरा जाने भारतको एवं नेपालको number one brand slick kitchen घरमा आएपछि काम पनि हुनेछ रमाइलो पानीले नबिग्रने तथा आफूले चाहे अनुसार आठ सय भन्दा बढी प्रकारका सटस मध्ये छान्न सकिनेछ लाइफ टाइम ग्यारेन्टी सहितको गुणस्तरीय कम्पोनेन्ट जडान गरी बनाइने स्लिक किचन लिन आजै जाउँ चितवन किचन कन्सेप्ट सही चोक नारायणगढ गणेश हल अगाडि फोन पाँच दुई दुई सात नौ तिन सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल उद्देश्यका साथ ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्सहरूका लागि cute beauty and mehendi training centre हजुर हामी कहाँ ब्युटी पार्लर ट्रेनिङ मेहेन्दी एवं नेल आर्ट स्पेसल कोर्सहरू तथा विदेश जानेहरूका लागि विशेष कोर्सको व्यवस्था छ आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क cute beauty and mehendi training centre Bharatpur Chitwan Chitwan उच्च मावि अगाडि फोन शून्य छपन्न पाँच चौबिस दुई बैसठी मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य उनान्सय आबु क्यानम पाल्टनबाट रिटायर भएर त आइयो आबु चाहिँ नेपालमै आर्ग्यानिक खेती र माछा पालन गर्न पो खोजेको छु त अनि घरमा बुढीले पनि गोबर ग्यास राख्नु पर्यो भन्दैछ के गर्ने होला साइला एकदम राम्रो विचार गर्नुभएछ लाउरे दाई अब तपाईँ मालिका पशुपालन तथा पशु विकास फर्ममा जानुहोस् त्यहाँ त अर्ग्यानिक खेतीको लागि गाईको गहुँत मल माछाको लागि दाना साथै सफा स्वच्छ गाईको दुध पनि पाइन्छ स्वच्छ सफा गाईको दुध स्वस्थ जीवनको आधार सम्पर्क मालिका पशुपालन तथा पशु विकास फर्म रत्नगर आठ शुभ प्रभात टोल बैरिया प्रोपाइटर विष्णुपुरी फोन नम्बर शून्य छपन्न पाँच एकसठी सात सन्तानब्बे मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस छ नब्बे आँखा सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विश्वासिलो र भरपर्दो उपचार सेवा नवदुर्गा चस्मा पसल एवं आँखा उपचार केन्द्र हजुर हामी कहाँ आँखा सम्बन्धी उपचार सेवा परामर्श सेवा एवं विभिन्न किसिमका पावर तथा बिना पावरका ब्रान्डेड चस्मा Ray-Ban Ferrari Gucci Police Polaroid ब्रान्डका चस्माहरू सुपथ मूल्यमा उपलब्ध छ आँखा सम्बन्धी बिरामी जाँच्ने समय प्रत्येक दिन मध्याह बाह्र बजेदेखि दिउँसो एक बजे बजेसम्म बेलुकी साढे पाँचदेखि साढे छ बजेसम्म सम्पर्क नवदुर्गा चस्मा पसल एवं आँखा उपचार केन्द्र सौराह चोक हिमालयन ब्याङ्क नजिकै फोन शून्य छपन्न पाँच त्रिसठी चार सय दस मोबाइल अन्ठानब्बे चार पचपन्न एकानब्बे एक सय दुई ओहो दाई नमस्कार नमस्कार भाइ कता हिँड्नुभयो आउनुहोस् बस्नु एकैछिन छोरोले विदेशबाट पैसो पठाएको रहेछ यो साल घर बनाऊ अर्को साल बुहारी भित्राउनु होला भन्छ त्यसैले छट सिमेन्ट जस्ता पाता रङ रोगन पानी टंकी सेनेटरीका सामान कब्जा काँटी बन्दोबस्त गरौँ कि भनेर हिँडेको साँच्ची कहाँ जानु पर्ला भाइ तपाईँलाई थाहा छैन टाढी चोकबाट पाँच सय मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको Paudel hardware and sanitary firm छँदैछ नि सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क Paudel hardware and sanitary firm Ratnanagar दुई हाई स्कुल रोड चाँडे प्रोपाइटर तिलक राज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर शून्य छपन्न पाँच साठी दुई सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सोह्र र अन्ठानब्बे चार एकाउन्न उन्चालिस छ सय त्रिहत्तर क्वालिटी छपाईका लागि क्वालिटी प्रेसमा नै जाउँ किनकि हामी गुणस्तरीय काममा विश्वास राख्छौँ चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना दक्ष डिजाइनरहरूद्वारा उत्कृष्ट डिजाइन फोल्डिङ मेसिन द्वारा फोल्ड गरी किताबहरू तुरन्तै तयार गर्न सकिने glue binding lamination die cutting लगायत छपाई सम्बन्धी सम्पूर्ण कामहरू लोड सेडिङ नो प्रब्लम चौबिसै घन्टा निरन्तर हाम्रो सेवा क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस सिटी अफिस सहित चोक नारायणगढ मेगा मार्केटको पहिलो तल्ला यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च एकैछिनको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसायमा मध्यकालीन समयमा निस्केका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौं आजको यो मंगलबारी व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी हरेक दिन नयाँ प्रस्तुतिको साथ उपस्थित हुने गर्छौं बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौं र ढिला नगरिकन एक क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट आज मदेखि बिछोड हुनेलाई धेरै धेरै सम्झना जुनी जुनीलाई राजु परियार अनि विष्णु माझीको सुमधुर आवाजमा रहेको यो लोकदोरी भागका अवक्रममा तपाईँको लागि की बीच देखि बिछोड हुनेलाई धेरै धेरै सम्झना जुनी जुनीलाई निकै नै रमाइलो लोकदोरी भएका थियो हामीले कार्यक्रममा राखिसकेका छौँ यिनै लोकदोरी कार्यक्रममा प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो स्टेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रममा अन्तिममा जोगीको विषयमा कुलेन्द्र विक र कृष्ण परियारका सुमधुर आवाजमा सजिएको लोकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि उडाउँदै आजको कार्यक्रम लोकझङ्कारको व्यवसायबाट ओजेल पर्छु नमस्कार भुलेन जोगीको विषयमा झर्को लाउँदा तिम्रो फिक माग्दै आउनेछु मायाको भिख माग्दै तिम्रो को दर्पण सुन